नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन धेरै खेल्यौ नेपालको तिमी